it's Unity time time check it's three PM दिउँसोको तिन बज्यो के सुदूर के सिंह दरबार सबैको साझा युनिटी खबर सत्यता सन्तुलन विश्वसनीयताको पर्याय युनिटी एफएम बयानब्बे थोप्लो दुई मेगा हर्जमा युनिटी खबर व्यवस्थापिका संसदमा आज पनि बजेटमाथिको छलफल विपक्षद्वारा आलोचना सत्तापक्षद्वारा बचाउ सत्ता साझेदारी एमाले र माओवादी केन्द्रबीच विवाद कर नतिरी सम्म पुँजी वृद्धि र व्यवसाय विस्तारमा रोक लगाउन निर्देशन कारवाहीको दायरामा ल्याउन समेत निर्देशन इरानले आतंकवादीलाई सबैभन्दा बढी बढुवा दिएको अमेरिकाको आरोप आइसद्वारा टेलिभिजनका सेटेलाइट रिसिभर फुटाउन उत्रिए र पूर्व हेलिवेड बक्सिङ च्याम्पियन अलि अस्वस्थताका कारण अस्पतालमा भर्ना प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघास र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा धामी अब खबर विस्तारमा व्यवस्थापिका संसदमा आज पनि बजेटमाथिको छलफल भएको छ छलफलमा विपक्षी दलका संसदले बजेट लोकप्रियताका लागि मात्र ल्याएको आरोप लगाउँदै कार्यान्वयन गर्न नसकिने दावी गरेका छन् तर सत्तारूढ़ दलका सांसदले बजेट राम्रो भएको भन्दै कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्नेमा जोड़ दिएका छन् छलफलमा नेपाली कांग्रेसका प्रकाश शरण महतले संसदमा पेश भएको बजेटले देशलाई दूरगामी असर पार्ने बताउनु भएको छ नागरिकलाई बुझाउने गरी बजेट ल्याएको भन्दै गर्दै महतले अहिले एक प्रतिशत आर्थिक वृद्धि दर नभएको अवस्थामा छ प्रतिशत पुर्याउने योजना नहुने दावी गर्नुभएको छ एमालेका गोकर्ण विष्टले बजेट सीमित व्यक्ति र समूह बाहेक आम नागरिकमा खुसी ल्याएको बताउनु भएको छ बजेटले पूर्वाधार जलविद्युत कृषिलाई आत्मनिर्भर बनाउन कार्यान्वयनमा ल्याएको विष्टको दावी रहेको छ यस्तै माओवादी केन्द्रका जनार्दन शर्माले बजेट समग्रमा राम्रो भए पनि व्यापार घाटा कम गर्ने रोजगारी सिर्जना गर्ने खर्च गर्न सक्ने क्षमता बढाउने ठोस कार्य कार्यक्रम नल्याएको उल्लेख गर्नुभएको छ प्रभावशाली नेताको निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरेको भन्दै उहाँले आपत्ति जनाउनु भएको हो मंगलबारदेखि शुरू भएको छलफल शुक्रबारसम्म एक सय उनपचास सांसदले भाग लिएका छन् शनिबार छलफल सकेर सांसदले उठाएको प्रश्नको जवाब अर्थमन्त्री विष्णु पौडेलले दिने गरी तयार गरिएको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कोइकेले जानकारी दिनुभएको छ शुक्रबारको बैठकमा सांसदले समय माग गर्दै आफ्नो निर्वाचन क्षेत्रमा देखिएका समस्याबारे सरकारको ध्यान आकर्षण गराएका थिए सरकारको नेतृत्व गरिरहेका दल नेकपा एमाले र प्रमुख साझेदार नेकपा माओवादी केन्द्रबीच सत्ता सञ्चालनको विषयमा विवाद बढ़ेको छ गृहमन्त्री शक्ति बस्नेतले केही दिन अघि सरूवा गरेको पन्ध्र जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडिओहरू प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले रद्द गर्ने निर्देशन दिएपछि माओवादी केन्द्र र एमाले बीच विवाद बढ़ेको हो विवाद बढ़ेपछि माओवादी मन्त्रीले बिहिबारको मन्त्री परिषदको बैठक बहिष्कार गरेका छन् बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सिडिओ सरुवा रद्द गरेपछि माओवादी मन्त्रीहरूले मन्त्री परिषदको बैठक बहिष्कार गरेको माओवादी केन्द्रका हेड क्वार्टर सदस्य तिलक परियारले जानकारी दिनुभएको छ संसदको अर्थमन्त्री अर्थ समितिले कर नतिरी एनसिएललाई पुँजी वृद्धि तथा व्यवसाय विस्तार गर्न नदिने निर्देशन दिएको छ समितिको आज सिंहदरबारमा बसेको बैठकले एनसिएलले एनसेलको सेयर बिक्रीमा लाग्ने पुँजीगत कर र लाभ कर असुल गरी त्यसको जानकारी समितिलाई गराउनु पर्ने अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ समितिले पुरानो कारोबारमा कर असुल उप नगराउने कर्मचारी तथा सम्बन्धित निकायलाई छानबिन गरी कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो समितिले एनसेलको सबै कर असुल उप नभई पुँजी वृद्धि गर्न तथा व्यवसायमा विस्तारका सबै कार्यहरू रोक्न उद्योग मन्त्रालयलाई समेत निर्देशन दिएको छ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका अनेरा सोभ्यू अध्यक्ष नवीन रतोकीमाथि आक्रमण भएको छ कञ्चनपुर सदरमुका महेन्द्रनगरसँगै जोडिएको कटान स्थित टेरामा अध्यक्ष रतोकीमाथि आक्रमण भएको हो अनेरा सोभ्यूका जिल्ला अध्यक्ष ओम बस्नेतले बिहिबार राति साढे नौ बजे रतुकामाथि माथि आबद्ध विद्यार्थीको समूहले खुकुरी प्रहार गरेको दावी गर्नुभएको छ उहाँले आठ नौ जनाको समूहमा आएको हतियारधारी समूहले रतोकीमाथि खुकुरी प्रहार गरेको बताउनु भएको हो अध्यक्ष बस्नेतले नेवी संघका रोशन ठगुन्ना पन्त बिन्दास महेश जोशी र अठा उपनाम गरेका युवकले आक्रमण गरेको बताउनु भएको छ घाइते रतोकीलाई महाकाली अञ्चल अस्पतालले गै राति नै कोहलपुर रिफर रिफर गरेको अनेरा सोब्यूले जनाएको छ अनेरा सोब्यूले विद्यार्थी नेता रतुकीमाथि खुकुरी प्रहार भएको दावी गरे पनि प्रहरीले पुष्टि गरेको छैन उडा प्रहरी कार्यालय इन्चार्ज प्रहरी निरीक्षक कर्ण बहादुर चन्दले घटनास्थलबाट लट्ठी बरामद गरेको बताउँदै घाइतेमाथि प्रहार गरिएको वस्तुबारे अस्पतालले पुष्टि गर्न गर्न बताउनु भएको छ प्रहरीले घटनामाथि संलग्न भएको आशंकामा दुईजना युवकलाई पक्राउ गरे पनि नाम सार्वजनिक गरेको छैन सरकारका दुई आगे का स्थानीय शान्ति समिति डडेलधुरा मार्फत वैशाख दुई गतेदेखि आजसम्म दुई सय चार जनाले उजुरी दर्ता गरेका छन् सत्य निरूपण तथा मेलमिलाप आयोजना एक सय छिहत्तर र बेपत्ता छानबिन आयोगमा अठाइस उजुरी दर्ता भएको स्थानीय शान्ति समितिका संयोजक दिलीप शाहीले बताउनु भएको छ अमेरिकी विदेशी मन्त्र यसलाई फेरि एकपटक अमेरिकी विदेश मन्त्रालयले इरानको आतंकवादीलाई सबैभन्दा बढी बढुवा दिएको आरोप लगाएको छ मन्त्रालयले पाकिस्तानमाथि लस्कर ए तोइबा जैस ए मोहम्मद र हक्कानी नेटवर्क विरूद्ध ठोस कारवाही नगरेको आरोप पनि लागेको छ विश्वभरको आतंकबारेमा अमेरिकी विदेश मन्त्रालयले निकालेको सन् दुई हजार पन्ध्रको प्रतिवेदनमा अघिल्लो वर्षको तुलनामा तेह्र प्रतिशतले आतंकवादमा कमी आएको देखाएको छ तर आतंकवादको खतरामा भने कमी नआएको र इस्लामिक स्टेट आफ्नो पहुँच विस्तार गरिरहेको प्रतिवेदनमा उल्लेख छ प्रतिवेदन अनुसार इराक र सिरियामा आइएसले कब्जा कब्जामा लिएका केही इलाका नियन्त्रणमा लिए पनि विश्वास सबैभन्दा ठूलो खतरा आइसबाटै भएको उल्लेख छ त्यसै गरी दक्षिण एसियामा अझै पनि आतंक विरूद्धको लडाई जारी रहेको जनाएको छ अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट आइएसले आफ्ना समर्थकमा नयाँ उद्री जारी गर्दै टेलिभिजनको सेटेलाइट रिसिभर फुटाउन आदेश दिएको छ एक प्रोपोक पोगाण्डा भिडियो सार्वजनिक गर्दै सो संगठनले रिसिभर फुटाउँदै गरेको दृश्य समेत देखाएको छ उक्त भिडियोमा बलिउड अभिनेता अजय देवगन अभिनेता एक्सन चलचित्र सिंघमको एक दृश्यलाई समेत देखाएको छ उक्त भिडियो इराक र सिरियामा छायाङ्कन गरिएको बताइएको छ भिडियोमा डोजर डोजरको सहायताले विभिन्न कम्पनीका एन्टेना र रिसिभर नष्ट गरेको देखाइएको छ क्यामेरामा सामु आइसका एक लडाकुले डिएस टेलिभिजन आफूहरूको लागि फोहोरमा रहेको मेटलका डब्बा जस्तो भएको बताएका छन् आइएसले सेटेलाइट टेलिभिजन मार्फत मुस्किललाई आफू विरूद्ध उक्साएको आरोप लगाइएको छ र बक्सिङ हस्ती मोहम्मद अली अवस्थ अलि अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ पूर्व हेभीवेट बक्सिङ च्याम्पियन अलि अलीका प्रवक्ताले जनाएअनुसार श्वास प्रश्वास सम्बन्धी समस्या बढेपछि अलीलाई अस्पताल भर्ना गरेको हो अहिले उनको अवस्था सामान्य रहेको बताएको छ यसअघि गत वर्ष जनवरीमा पिसाबमा संक्रमण भएपछि अलीलाई पटक पटक अस्पताल भर्ना गर्नु परेको थियो सन् उन्नाइस सय एकासीमा व्यावसायिक बक्सिङ खेलबाट सन्यास लिएका अलि त्यसको तीन वर्षपछि पार्किन्स रोगबाट पीडित रहेका छन् यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिएको छ अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक व्यवस्थापिका संसदमा आज पनि बजेटमाथिको छलफल विपक्षीद्वारा आलोचना सत्तापक्षद्वारा बचाउ सत्ता साझेदारी एमाले र माओवादी केन्द्रबीच विवाद कर नतिरेसम्म एनसेलको पुँजी वृद्धि र व्यवसाय विस्तारमा रोक लगाउन निर्देशन कारवाहीको दायरामा ल्याउन समेत निर्देशन इरानले आतंकवादीलाई सबैभन्दा बढी बढुवा दिएको अमेरिकाको आरोप आइएसद्वारा टेलिभिजनका सेटेलाइट रिसिभर फुटाउन उत्रिए र पूर्व हेलिवेड बक्सिङ च्याम्पियन अलि अस्वस्थका कारण अस्पतालमा भर्ना हवस् त समाचार सरबल गर्नुभएकोमा तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद प्राविधिक मित्र आशिषलाई धेरै धेरै धन्यवाद भन्दै मलाई पनि विदा दिनुहोस् नमस्कार